भनेपछि पृथ्वीमा आएको भैँचालोले चाहिँ कतिपयका जोडी छिनेको छ होइन तर तपाईँको चाहिँ श्रीमतीको जवानीको भूकम्पले चाहिँ तपाईँको दाम्पत्य जीवन ध्वस्त पारिदियो होइन त्यसो भए भूकम्प श्रीमतीले त्यस्तो माया गर्नुभयो है तर तपाईँले सोच्नु भएको पनि थिएन यस्तो धोका दिलिन् भनेर होइन माया पापी रही झरीसित कुरा भने मेरो आँसु झरेर नि त्यो आँसुले पुरै पुरा माटो पनि भिजेर बग जस्तो अब खोले जस्तो एउटा गरिब मजदुर होइन जो भारतमा त्यत्रो वर्ष दुःख गर्यो श्रीमती लग्यो उही पाल्यो होइन त्यति गर्नुभयो अहिले चाहिँ नि कमाएको पैसा पनि छैन श्रीमती पनि छैन यस्तो अवस्थामा ल्याएर छाडिदिने कानुनमा तरुल बाँच्छ त्यसलाई हेर्नु लाग्ने लाग्ने छ हेर्नु सर पनि त्यसलाई मैले पनि ल्याइरहेको छु यो हाम्रो मेरो सिनेटर हुनुहुन्छ दाजुभाइ उहाँहरूको पनि मैले त आएर नरुने मान्छे कोही छैन पारे छुट्टिने बेलामा गाडीमा उनी उता तपाईँ यता हुँदाखेरि निकै रुनुभयो अरे नि तपाईँ हो कति निष्ठुरी हुन्छन् है कतिपय मान्छेहरू है फर्केर हेर्नु भएन त्यसो भए every, their mind not to be anything, every म चाहिँ मैले माया गरिरहेको थिएँ त्यति फर्केर मेरो फर्केर हेर्ने धेरै तर फर्केर हेरि मैले धेरै थियो मेरो घर बारी छ उसको त त्यो म गाडी बसिरहेको थिएँ तर उसले फर्काएर फर्काएर बरु म चाहिँ गाडीमा रुँदै रुँदै घर खुकुरी छरके कुन दैव लाग्यो मलाई लाग्यो नजर करके आँखा मेरो हेरिरहन्छ नौ डाँडा पारी फर्कने त आशै छैन गयो माया मारी पहाडको छुक छुके रेल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्लाको गयो माया देख्दैन देखी छुट्यो हजुर रोक्दैन रोकी गयो माया देख्दैन देखी छुट्यो हजुर रोक्दैन रोक् हुन्छ सर म जान मन अझै पनि भेट्ने मन लाग्छ उहाँलाई लाग्छ सर के भन्नु अब पैसाले मान्छ माया त मागे भन्छ तर तपाईँले त कसैसँग लाग्नु भएको छैन र तपाईँको माया उहाँसँग छ अझै पनि तर अर्कैसँग लागेको मन त किन फर्किन्थ्यो र होइन त मैले जस्तो माया त्यसलाई कसैले गरेको थिएन होला तर त्योहरू मान्छेले गयो सर मलाई अब धेरै रुवा छ सर तर म अब रोइरहेको छु पहिला कति वर्ष प्रेम चलेको तपाईँहरूको हजुर कति वर्ष प्रेम चलेको तपाईँहरूको प्रेम त अब बिहा गरेको त अलिक दस वर्ष भयो सर अब प्रेम चलिरहेको काटेको राम्रै सम्झना त निकै आउँछ होला नि है हजुर धेरै आउँछ सर विगतको कुरा सम्झिँदै त्यसको माइक चाहिँ गुलियो सर हस्पिटल हर पल विगतका कुराहरू सम्झिँदा त्यही सम्झ त्यही मात्र याद आइरहन्छ टाइममा खाएको पनि छैन टाइममा सुतेको पनि छैन कति शरण मा समाझेर के गारु तल रानी बनाउँदै तल रानी बन नसम्झे मायालाई सम्झेरुन्छ मनाउँदै सम्झेरुन्छ उहाँले तपाईँलाई बिर्से पनि तपाईँ उहाँलाई बिर्सिन सक्नु भएको छैन तपाईँमा एकदमै तनाव छ अहिले है त्यसो भए श्रीमतीको जवानीको भूकम्पले तपाईँलाई सखाप पर्यो श्रीमतीको भूकम्पले गर्दाखेरि अरूलाई पो अरूको भूकम्प परेछ मलाई भनेको त्यो श्रीमतीको जवानीको भूकम्पले गर्दाखेरि मलाई सफा पारेको सर म जिउँदै मरिसकेको छु म बाँचेको कुनै अर्थ रहेन सर साथी रहेन म जिउँदै मरेर गइसके तिम्रो भन्नानी त अब अन्तिममा के भन्न चाहनुहुन्छ तपाईँ जस्तो देश विदेशमा जो घरमा भरोसा गरेर श्रीमतीलाई विदेशमा कमाएको पैसा श्रीमतीकै जिम्मा छोड्ने विदेश बसेर म कहाँ बस्यो भने मलाई केही उहाँ बसेर मलाई केही चाहियो भने सर हिँड भनेपछि म चाहिँ आफ्नो साथमा हुन्थ्यो खाना दियोस् लाउनु दियोस् तर यो बढी खर्च यताबाट पैसा पठाउने काम चाहिँ कसैले नगरोस् भनेपछि बढी पैसाले उमाल्दो रहेछ मान्छेलाई होइन त हजुर हजुर एकदम उमाल्दो रहेछ सर अब पैसा भने के छ अब पैसा भने के अब मोरन रहेछ सर हेर्नुहोस् अवश्य पनि यी प्युठान जिल्ला खुङ गाविस वडा नम्बर छका माधव राज कुँवर जसको उमेर अहिले भर्खर तिस वर्ष भयो उहाँकी छब्बिस वर्षीय श्रीमतीलाई दुई सन्तानकी आमालाई जुन जवानीको भूकम्प भन्नुहुन्छ उहाँले जवानीको भूकम्पले जुन उहाँको जीवनमा जुन क्षति पुर्याइदियो यो क्षति उहाँको लागि सधैँ चराइरहने घाउ बनेको छ यस्तो विदेशमा जानुहुने अन्य पुरुषका श्रीमतीहरूले पनि नगरून् र जसरी यी माधव राज कुँवरले भन्नुहुन्छ आर्थिक रूपमा पनि केही निगरानी राख्नुपर्ने देखिएको छ उहाँको घटनाले यो वैदेशिक रोजगारले जुन क्षति पुर्याएको छ उहाँ उड्दै हुनुहुन्थ्यो विदेश जाँदै हुनुहुन्थ्यो यस्तो घटना चाहिँ अन्यत्र नघटोस् यसप्रति सबै सचेत हुनुहोस् भन्दै तपाईँको यो जीवनको गोरेटो यही बिट मार्न चाहन्छु है त नमस्कार है त time. <laughs> छ मन अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी तुलसिंह रन र आजको जीवनको गोरेटोमा मिल्दोजुल्दो गीत गाएर सहयोग गर्नुहुने चर्चित गायक रामचन्द्र चन्दलाई पनि विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते